नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot N P मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा पूर्वी चितवनको भण्डारामा प्रहरीसँगको झडपमा परि केही स्थानीयवासी घाइते भएका छन् घाइते मध्ये विशाल राईको अवस्था गम्भीर रहेको छ दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति एवं दुर्घटनामा संलग्न चालकलाई पक्राउको विरोधमा स्थानीयवासीले गरेको प्रदर्शनका क्रममा झडप भएको हो स्थानीयले बाटो अवरुद्ध गरेर प्रदर्शन गरेपछि खुलाउने क्रममा प्रहरी र बासबीच झडप भएको थियो अवरुद्ध राजमार्ग भने प्रहरीले बल प्रयोग गरी सञ्चालनमा ल्याएको छ प्रदर्शनकारीको भिडभाडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरेको थियो गत असार चौबिस गते कारको टक्करबाट स्थानीय युवक मृत्यु भएको तथा दुईजना गम्भीर घाइते भएको विरुद्धमा स्थानीय सड़कमा उत्रिएका हुन् स्थानीयका अनुसार भण्डाराकी मनोज बर्तोलाले नशालु पदार्थ सेवन गरी आफ्नो निजी कारले ठक्कर दिँदा असार चौबिस गते एकजनाको मृत्यु भएको थियो भने दुईजना गम्भीर घाइते भएको स्थानीयको आरोप छ घटनामा भण्डारकै विशाल श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो भने कविराज चौलागाई र दिनेश पौडेल घाइते भएका छन् ठक्कर दिने कारका चालक बर्तौला भने हाल फरार छन् प्रहरीको मिलेमतोमा बर्तौलालाई लुकाइएको पनि स्थानीयको आरोप छ समाजवादलाई आदर्श लक्ष्य मानेको नेपाली कंग्रेसले राष्ट्र र समाजमा पूर्ण प्रजातान्त्रिकरण गर्न नसकेको प्रजातन्त्रवादी नेताहरूले बताएका छन् प्रजातन्त्र सम्वर्धन केन्द्र सानेपाले भरतपुरमा गरेको कार्यक्रममा सार्वजनिक क्षेत्रमा भएको राजनैतिकरण र रा राजनैतिक नियन्त्रण समाप्त पार्न नसकेको उनीहरूको भनाइ छ नेपालमा दुई सालको प्रजातान्त्रिक आन्दोलनसँगै समाजवादी दृष्टिकोण पनि प्रारम्भ भएको मानिन्छ कार्यपत्र प्रस्तुत गर्दै गर्दै प्राध्यापक डाक्टर यज्ञ अधिकारीले ग्रामीण क्षेत्र र समुदायलाई स्वावलम्बी बनाउनेतर्फ पर्याप्त योजना एवं उपायहरू सञ्चालन गर्न नसकेको बताउनुभयो उहाँले जमिनको स्वामित्व जमिनमा काम गर्ने किसानलाई नै दिनु समाजवाद भएको बताउनुभयो समाजवाद उत्पादन र उपभोगका साधनहरूमा समाजको अधिकार हुनुपर्नेमा उहाँले जोड दिनुभयो नेपाली कंग्रेसको दुई हजार बाह्र सालको वीरगंज अधिवेशनद्वारा आफ्नो घोषणामा समाजवाद भन्ने मूल सिद्धान्त पारित गरिएको थियो त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख डाक्टर रामप्रसाद ग्यावालीले व्यक्तिलाई निजी क्षेत्रको शोषण र राज्य स्तरको शोषण दुवैतिरबाट मुक्त पारेर स्वतन्त्र र आत्मनिर्भर नागरिक बनाउनु प्रजातान्त्रिक समाजवादको विशेषता भएको बताउनुभयो उहाँले आर्थिक समानता र राजनैतिक स्वतन्त्रताको आदर्श व्यवस्था निर्माण गर्न प्रजातान्त्रिक समाजवाद अति आवश्यक रहेको बताउनुभयो सहभागीले प्रजातन्त्र बिना समाजवाद सम्भव नभएको बताएका थिए उनीहरूले नेपाली कङ्ग्रेस सत्तामा जाँदा प्रजातान्त्रिक समाजवादमा अल्मलिएको बताएका छन् नेपाल प्राध्यापक संघका केन्द्रीय महासचिव प्रकाश अधिकारीले स्वागत मन्तव्य कार्यक्रममा राख्नु भएको थियो कार्यक्रम पूर्व योजना आयोगका उपाध्यक्ष जगदीश पोखरेलको अध्यक्षतामा भएको थियो संहिताको सवालमा सामान्य विषयलाई समेत ठूलो मुद्दा बनाएका कारण समयमै संविधान जारी हुन नसकेको राजनैतिक विश्लेषक लोकराज बरालले बताउनु भएको छ इन्टरनेसनल आइडिया संविधान सूचना केन्द्र चितवन र दियालो परिवार नानगढले संयुक्त रूपमा आज नानगढमा आयोजना गरेको संघीय शब्दावली वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो बरालले राजनीतिमा फड्को मार्ने काम मात्र भएको बताउँदै हामी विकास क्रममा हिँडेका छैनौं यहाँ एकाएक क्रान्ति हुन्छ भन्नुभयो संहिताको विषयमा बहस हुँदा राज्य र राष्ट्रलाई अलग राखेर हेर्न नहुने बरालले बताउनुभयो देशमा उत्पन्न भएका समस्यालाई समाधान गर्नतर्फ नलागेर राजनैतिक कर्मीहरूले साना विषयलाई पनि ठूला मुद्दा बनाउने गरेको बरालले दुखेसो पोख्नुभयो नेपालमा संहिताको विषय नयाँ र संवेदनशील भएकाले राजनैतिक दलहरूले यसमा पर्याप्त छलफल गर्नुपर्ने उहाँको भनाइ थियो संविधान निर्माणको महत्वपूर्ण मुद्दा संहिताका सम्बन्धमा देखिएका केही अस्पष्ट शब्दावलीको व्याख्या गरिएको पुस्तक आज वितरण गरिएको दियालो परिवार नानगढका अध्यक्ष राजेन्द्र पियाले जानकारी दिनुभयो इन्टरनेसनल आइडियाको प्रकाशन रहेको उक्त पुस्तकमा विवादित रहेका संघीय शब्दावलीहरूको व्याख्या गरिएको छ कार्यक्रममा बोल्दै पूर्व राजदूत समेत रहेका प्राध्यापक विजयकान्त कर्णले संहिताका विषयमा रहेका विवादित शब्दहरूको सही व्याख्या र परिभाषा गरेर मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताउनुभयो विवादित शब्दको उचित व्याख्या भएमा संविधानको कार्यान्वयनमा सहजता आउने उहाँले बताउनुभयो संहिताको सवालमा पहिचान र सामर्थ्य एउटै विषयको मात्र ओकालत गरेर नहुने कर्णले जिकिर गर्नुभयो उक्त कार्यक्रममा अधिवक्ता मधुसूदन तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो पूर्वी चितवनको कठार गाविसलाई पनि साक्षर गाविस घोषणा गरिएको छ यो सँगै जिल्लामा साक्षर घोषणा हुने गाविसको संख्या बीस पुगेको छ यसअघि पछिल्लो पटक पिप्ले गाविस साक्षर घोषणा भएको थियो कठार गाविसको जीवनपुर निम्न माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच गाविसमा रहेका दुई हजार तीन निरक्षर मध्ये दुई जनालाई साक्षर बनाएपछि गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो अब गाविसमा एक्काइसजना मात्र निरक्षर रहेको साक्षर कक्षा सञ्चालनको जिम्मा पाएको कटार सामुदायिक अध्ययन केन्द्रका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक बलराम बर्देवाले जानकारी दिनुभयो बाँकी रहेका वृद्ध अशक्त र आँखा नदेख्ने समस्या रहेका बताउनु बताउनुभयो निरक्षरलाई साक्षर बन्न गाविसका गाविसमा नब्बेवटा कक्षा सञ्चालन गरिएको थियो कटार गाविसमा एघार हजार तीन सय उन्नाइस जनसङ्ख्या छ कार्यक्रममा अध्ययन केन्द्रका अध्यक्ष कोषाध्यक्ष बरदेवाले साक्षरता कक्षाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले साक्षर गाविस घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बाँकी रहेका निरक्षरहरूको पहिचान गरी उनीहरूलाई पनि साक्षर बनाउन आगामी दिनमा कक्षा सञ्चालन गर्दै लैजाने बताउनुभयो त्यसको लागि बजेट नआउने हुँदा स्थानीय सरकारवालाहरूले नै सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो अध्ययन केन्द्रका अध्यक्ष एम बहादुर ढुङ्गानाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा विभिन्न राजनैतिक दलका पार्टी प्रमुख एवं प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए पूर्वी चितवनको जुटपानी एक भटेनी स्थित मुनलाइट आवासीय माविले दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा छात्रतर्फ पूर्वी चितवन प्रथम रचना विष्ट सहित उत्तीर्ण हुन सफल सत्ताइसजना विद्यार्थीले आज विद्यार्थीलाई आज सम्मान गरेको छ उनानब्बे दशमलव तीन आठ प्रतिशत अङ्क ल्याई पूर्वी चितवन प्रथम विष्ट सहित विद्यालयका सत्ताइसजना विद्यार्थीलाई सम्मान पत्र र अबिर लगाई सम्मान गरिएको हो सो कार्यक्रमका प्रमुख अतिथि एवं प्यापसन चितवनका अध्यक्ष बेलबहादुर गुरूङ र विद्यालयका निर्देशक चित्रबहादुर बहादुर राईमाझीले संयुक्त रूपमा विद्यार्थीलाई सम्मान गर्नु भएको थियो विद्यालयका शिक्षक प्रकाश शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा शिक्षक अभिभावक संघ मनलाइटका अध्यक्ष लालु प्रसाद दाहाल प्याप्सुन चितवनका उपाध्यक्ष शिव छेत्री कोषाध्यक्ष गिरिराज केसी सुसेप्स चितवनका अध्यक्ष बालहरि देवकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो सोही अवसरमा विद्यालयद्वारा आयोजित वक्तित्व कला प्रतियोगितामा विजय विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो विद्यालयका निर्देशक रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो विपदको पूर्व तयारीका सम्बन्धमा आज रत्नगरमा पूर्व सूचना अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ नेपाल रेडक्रस सोसाइटी शाखा रत्नगरको आयोजनामा भएको कार्यक्रममा सोसाइटीका प्रतिनिधि नेपाल रेडक्रस सोसाइटी शाखा रत्नगर विपद संकट समितिका प्रतिनिधि नेपाल प्रहरी र सरकारवाला लगायतको सहभागिता रहेको थियो नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति एवं सोसाइटीका केन्द्रीय विपद संकट समितिका सभापति हरिप्रसाद नेपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रममा उपशाखा रत्नगरकी सचिव निता ढकाल नगरपालिकाका सूचना प्रमुख लीलानाथ अर्याल नगरस्तरीय टोल विकास समन्वय समितिका अध्यक्ष बाबुराम गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए कार्यक्रम उपशाखा सभापति मित्रेश्वर शर्माको अध्यक्षतामा भएको थियो रत्नगर सातमा रहेको ज्योतिर्मय सामाजिक संस्थाको अध्यक्षमा वसन्त अधिकारी चयन हुनुभएको छ आज सम्पन्न संस्थाको पाँचौं अधिवेशनले अधिकारीको अध्यक्षतामा एघार सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो संस्थाको उपाध्यक्षमा बालकृष्ण अमगाई सचिवमा मदन घिमिरे सहसचिवमा सुनिमाया चेपाङ कोषाध्यक्षमा कृष्ण कोइराला त्यसै गरी सदस्यहरूमा विक्रम चौधरी प्रकाश दराई उर्मिला पासन दादा घिमिरे वसन्त भट्टराई रहेका छन् शुभ अवसरमा नयाँ कार्य समितिलाई स्वागत तथा पद हस्तान्तरण गर्दै ज्येष्ठ नागरिक चुडामणि पौडेलाई दोस्रो लौडाई सम्मान गरिएको थियो अधिवेशन निवर्तमान अध्यक्ष शान्ति ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो अपहरण गरेको आरोपमा नवलप्रासीमा प्रहरीले पाँच भारतीय सहित दसजनालाई पक्राउ गरेको छ नवलप्रासीका एकजना व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट भारतीय सवारी साधनसहित पक्राउ गरेको हो प्रहरीले अपहरणमा परेका व्यक्तिको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप कानूनी प्रक्रिया अघि बढाएको बताएको छ तर प्रहरीले उजुरीकर्ता वा अपहरणमा भएका भनिएका व्यक्तिबारे कुनै सूचना बाहिर ल्याएको छैन पक्र परेका सबैलाई अपहरण तथा शरीर बन्धक ऐन बमोजिम सात दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हेम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 ठेगाना हो रेडियो हवस् अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot com dot मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज कनाराज्ञा चाहन्छु नमस्कार